सोसाइटी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट संविधान सभा निर्वाचनका विषयमा सहमति जुटाउन उच्च स्तरीय राजनैतिक समितिको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 आवश्यक ऐन कानूनको टुङ्गो लगाएर चुनावको मिति घोषणा गर्ने विषयमा दलहरूबीच हिजो सहमति भएको छ उच्च स्तरीय राजनैतिक समितिको कार्यालय बानेश्वरमा बस्ने अहिले किबिरमा बैठक बस्दैछ तीन दिनभित्र चुनावका लागि विवादित विषयमा सहमति जुटा हटाएर आउँदो जेठ पन्ध्र गते गणतन्त्र दिवसको अवसरमा चुनावको मिति घोषणा गर्ने तयारी गरिएको छ दलहरूबीच निर्वाचनका लागि निर्वाचन आयोगले सिफारिस गरेको एक प्रतिशत मत प्राप्त गर्ने दलले निर्वाचनमा भाग लिन नपाउने भाग लिन पाउने निर्वाचन थ्रेसहोल्ड सभासदको संख्या उम्मेद्वारको योग्यताका विषयमा मुख्य विवाद रहेको छ आजको बैठकमा निर्वाचनको तयारी संविधान सभा अध्यादेश थ्रेसहोल्ड समानुपातिक सीट संख्या दल दर्ताका लागि आवश्यक हस्ताक्षर संख्या उम्मेद्वारले बुझाउनुपर्ने सम्पत्ति विवरण लगायतको विषयमा सहमति खोज्ने तमलोपाका अध्यक्ष महन्त ठाकुरले जानकारी दिनुभयो निर्वाचनको मिति घोषणा लगायतको माग राखेर आन्दोलन गरिरहेको सद्भावना पार्टीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ गैराती सरकारसँग भएको वार्तामा माग पूरा गर्ने लिखित सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको सद्भावनाले जनाएको छ सरकारले सद्भावनाले उठाउँदै आएको माग पनि क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाएको सद्भावना सहअध्यक्ष लक्ष्मण लालकणले जानकारी दिनुभयो सद्भावनाले चुनाव निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर तत्काल मिति घोषणा गर्ने कोशी सम्झौता अनुसार पीड़ितले क्षतिपूर्ति पाउनुपर्ने नागरिकता वितरण निर्देशिका संशोधन गर्नुपर्ने लगायतको माग राखेर तराईका बाइस जिल्लामा आन्दोलन गरिरहेको थियो सद्भावना र गृहमन्त्री माधव प्रसाद घिमिरे बीच गैराती भएको वार्तामा सहमति भएपछि आजबाट आन्दोलनको सबै कार्यक्रम रद्द गरिएका छन् पूर्व पश्चिम राजमार्गमा पर्ने नलप्रासीको लोकाहा खोलाको डाइभर्सन फेरि भत्किएको छ शुक्रबारदेखि आइतबारसम्म दिउँसो डाइभर्सन बनाउने र राति परेको पानीले भत्काउने क्रम अझै पनि चलिरहेको छ पानीको भले डाइभर्सन भत्काउँदा यातायात अवरुद्ध भएको छ पटक पटक यातायात अवरुद्ध हुँदा सयौं यात्रुले सास्ती खेप्न बाध्य भएका छन् अहिले खोला किनारमा करिब तीन सवारी साधन अलपत्रमा परेका छन् असोजमा लोकाहा खोलाको पोल भाँचिएपछि नजिकै दक्षिणपट्टिबाट डाइभर्सन बनाइएको थियो असोजदेखि जेठसम्म पाँच पटक डाइभर्सन निर्माण भएको छ तर जेठ लागेपछि निरन्तरको वर्षाको कारण निर्माणको काम एक दिन पनि टिक्न सकेको छैन भाँचेको पुलको मर्मत नभएसम्म यस्तो समस्या आइरहने सडक डिभिजन कार्यालयले जनाएको छ पुल मर्मत गरेर सवारी साधन नियमित गर्न भन्दा पनि डाइभर्सन बनाएर सडक डिभिजन कार्यालयका इन्जिनियरहरू पैसा कमाउन लागेका स्थानीय बासिन्दाको आरोप छ पत्रकार कृष्णसेन इच्छुकको एघारौँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बिहान क्रान्तिकारी पत्रकार संघको आयोजनामा काठमाडौँको शान्ति बाटिकाबाट प्रभात फेरी कार्यक्रम हुँदैछ त्यस्तै इच्छुक सांस्कृतिक प्रतिष्ठानले पनि काठमाडौँमा विशेष कार्यक्रम गर्दैछ क्रान्तिकारी पत्रकार महासंघले पनि पत्रकार सेनको स्मृतिमा आज बिहान प्रभात फेरी र भिरकोटी मण्डपमा महेन्द्र पुलिस क्लब अगाडि कोडसभा गरेको छ जनसांस्कृतिक महासंघको गाईमा उनी बनेका छैनन् शीर्षकको नाटक पनि प्रदर्शन गरिँदैछ सेललाई दुई हजार साल जेठ छ गते पक्राउ गरी तेह्र गते अर्थात् आजकै दिन तत्कालीन महेन्द्र पुलिस क्लबमा हत्या गरिएको थियो पत्रकार सेन जनदिशा दैनिकको सम्पादक लेखक तथा साहित्यकार हुनुहुन्थ्यो सेनका शोक शोकाञ्जली शोक काव्य इतिहासको यस घडीमा कविता संग्रह लगायतका साहित्य कृति प्रकाशित छन् उहाँका विभिन्न समयमा विभिन्न पत्र पत्रिकामा दर्जनौ फुटकर कविताहरू प्रकाशित छन् प्रहरीले पोखराका विभिन्न स्थानबाट जुवा तास खेल्दै गरेका छब्बीस जनालाई पक्राउ गरेको छ जुवाको खालबाट दुई लाख पाँच सय रुपियाँ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 गरेको भन्दै प्रदर्शनकारीको निशानामा राष्ट्रपति परेका छन् फ्रान्स समलिङ्गी विवाहलाई मान्यता दिने संसारको चौधौं देश हो अब खेल समाचार मुम्बई इन्डियन्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तेइस रनले हराउँदै आइपिएल क्रिकेटको छैटौं संस्करणको उपाधि जितेको छ मुम्बईले दिएको एक सय उनपचास रनको लक्ष्य पछ्याएको चेन्नई नौ विकेटको क्षतिमा एक रनमा समेटियो दुई पटक फाइनल पुगेको मुम्बईले पहिलो पटक उपाधि जितेको हो आइतबार राति कोलकाताको इडन गार्डनमा पहिले ब्याटिङ गरेको मुम्बईले चेन्नई सामु एक रनको विजय लक्ष्य पेश गरेको थियो शानदार ब्याटिङ गर्दै man of the match Mumbai खेलेका किरोन पोलार्डले बत्तीस बलमा साठी रन जोडेका थिए सुरुवाती ब्याट्सम्यानहरू ड्यान स्मिथ आदित्य तारे रोहित शर्मा सस्तीमा गुमाएको मुम्बईका लागि अम्बाती रायडूले सैतिस दिनेश कार्तिकले एक्काइस र हरभजन सिंहले चौध रन जोडे चेन्नईका ध्यान बाब्रोले चार विकेटले जवाफी ब्याटिङ थालेको चेन्नईका माइकल हसी र सुरेश रैना पहिलो ओभरमा पेभिलियन फर्के कप्तान महेन्द्र सिंह धोनीले नट आउट त्रिसठी रन बनाउँदा मुरली भिजे अठार ड्यान ब्राभो पन्ध्र र अल्बी मोर्केल दस रन बनाउनु बाहेकहरूले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् मुम्बईका लासिथ मालिङ्गाले पहिलो ओभरमा दुई विकेट लिएपछि चेन्नईको ब्याटिङ लाइन ओह्रालो लागेको थियो मुम्बईका मेसेल जोन्सन र हरभजन सिंहले पनि समान दुई विकेट लिए प्रज्ञान ओझा ऋषि धवन र किरण पोलाडले समान एक एक विकेट लिए उपाधिसँगै मुम्बईले दस करोड र उपविजेता चेन्नईले सात करोड पचास लाख भारतीय रुपियाँ प्राप्त गर्नेछन् यसैबीच मुम्बई इन्डियन्सका स्टार खेलाडी सचिन तेन्दुलकरले आइपिएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् मुम्बईले उपाधि जितेसँगै उनले आफ्नो लागि यो नै अन्तिम आइपिएल भएको प्रतिक्रिया दिएका छन् चोटको कारण सचिनले फाइनल खेल भने खेल्न सकेनन् फाइनल खेलको तेह्र दिनअघि सनराइजर्स हैदराबादसँगको खेलमा सचिन रियाडर हट भएका थिए त्यसपछि चोट निको नभएकाले उनी फाइनलसम्म मैदान ओर्लन सकेनन् आइपिएलका अठहत्तर खेलमा सचिनले दुई रन बनाए जसमा एक शतक र तेह्र अर्धशतक उनको नाममा छ तेन्दुलकरले अघिल्लो वर्षको अन्तिममा एक दिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका थिए समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधानसभा सभा निर्वाचनका विषयमा सहमति जुटाउन उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै सरकारसँग सहमति भएपछि सद्भावनाले गरेको आन्दोलन फिर्ता पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको लोकहा खोलाको डाइभर्सन फेरि भत्कियो पोखराका विभिन्न स्थानबाट जुवा तास खेल्दै गरेका छब्बीसजना प्रहरीद्वारा पक्राउ फ्रान्समा समलिङ्गी विवाहलाई मान्यता दिने कानून विरुद्ध लाखौं मानिस प्रदर्शनमा र मुम्बईद्वारा पहिलो पटक आइपिएलको पादे कब्जा मुम्बई इन्डियन्सका स्टार खेलाडी तेन्दुलकरद्वारा आइपिएल क्रिकेटबाट सन्यासको घोषणा औस्त बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर